बुलबुल एउटा इरानी चरा बुलबुल आखिर यो शरीर रहेछ एकै मुठी सासमा आखिर यो शरीर रहेछ एकै मुठी सासमा प्रकृति पनि के रमायो होला खै विनाशमा यो समय आमा र प्रियाका लागि कष्टकर छ यो समय आमा र प्रियाका लागि कष्टकर छ मुटुका टुक्राहरू के गर्दै होलान् प्रवासमा प्रकृति पनि के रमायो होला खै विनाशमा राजा न प्रजा समयले सबलाई कैदी बनायो राजा न प्रजा समयले सबलाई कैदी बनायो तै छाड्दैनन् मानिस पिञ्जडाको चरी आकाशमा प्रकृति पनि के रमायो होला खै विरासमा प्रकृति र विज्ञानको घमासान युद्ध चलिरहेछ प्रकृति र विज्ञानको घमासान युद्ध चलिरहेछ डर कतै प्रकृतिले सास नफेरिदेला यो त्रासमा प्रकृति पनि के रमायो होला खै विनाशमा जित्नु छ हामीले एकजुट हुनुको विकल्प छैन जित्नु छ हामीले एकजुट हुनुको विकल्प छैन राजनीति नगरियोस् कतै मृतकका लासमा आखिर यो शरीर रहेछ एकै मुठी सासमा प्रकृति पनि के रमायो होला खै विनाशमा थुम्की तीन कास्की घर भई अहिले अमेरिकाको डल्लास बस्दै आउनुभएका आनन्द मोहन खनाल लुरेको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँले पठाउनुभएका सुमधुर रात्रिगन्थन शैलीका भावनाहरूका साथमा सुमधुर सांगीतिक नेपाली गजलहरू लिएर आइपुगेको छु आज साँझ सात बजेतिर रारा चौचौको एक बाकस किन्न हिँडेको थिएँ त्यही दिशातर्फ पछाडिबाट अघिल्तिर मोटरसाइकलमा एक जोडी प्रहरी आइपुगे पछिल्लो सिटमा बस्ने प्रहरीको हातमा लाठी थियो मनमा नै लाग्यो उहाँहरूलाई पनि सम्झाउन सकिन्छ हजुरहरूले सरकारको होइन राज्यको सुरक्षा गर्नुपर्छ घर फर्कदा फेरि यो सोचे यदि मैमाथि लाठी प्रहार गरेको भए पनि यो वाक्य बोल्नु व्यर्थ हुने थियो प्रहरी होस् वा नेपाली सेनाको मुख्य पद नै राजनीतिक बहाली हुन्छ अनि कसरी सिपाहीमा हाम्रो सुनवाई होस् हजुर निर्देशन त माथिको छ तथापि जुन दिन अन्तिम माथि ईश्वरको निर्देशन आउँछ मातृभूमि पिपासुहरूको हिसाब हुनेछ छिरिङ अमरले मलाई पठाउनु भएको भावना थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ आजको बुलबुलमा मैले यस्तै खालका भावनाहरू रात्रिगन्थन शैलीका तपाईँका लेखनलाई लिएर आइपुगेको छु र नेपाली सुमधुर साङ्गीतिक गजलहरू सुनाउने क्रममा मैले दीपक कौडिन्यको शब्द केशव पौडेलको स्वरमा सुनाउँदैछु देखिन्नौ आज भोलि बसाई पुसर्यो कि देखिन्नौ आज भोली देखिनु आज भोलि बसाई पोसर्यौ कि भेटु न भेटु भन्ने भेटु न भेटु भन्ने दुधारमै पर्यो कि दुधारमै पर्यो कि देखि बसाई पुग्छौ कि न भेटौँ भन्ने भेटौँ न भेटौँ भन्ने दोधारमै बार्दली अठारो पिर गर्यो मन अशान्त नगर्यो यस्तो बेलामा नि यसरी आनन्दले बसेर हुन्छ र केही त सोच्नु पर्यो भन्ने लाग्छ आफ्नो क्षमता र हैसियतले भ्याउने उपाय सोचे पो केही निर्गोल निस्कन्छ नत्र उही टेन्सन नै बढाउँछ र अन्यल नै बढाउँछ पूजा पाठले पो हुन्छ कि भन्यो भगवान्मा भरोसा छोड्यो मनमा केही क्षण शान्ति त मिल्छ तर समस्या जहाँको तै यो त मुखमा घाउ छ नाकमा औषधि लगाए जस्तो भएन र नाकमा लगाएको औषधिको राग बनाऊ या बास्नाले मगजलाई झोक्याउँछ र केही क्षण सन्चो भए चाहिँ लाग्छ तर मुखको घाउ जस्ताको तस्तै अहिलेको यो कोरोनाको सङ्कटलाई चाहिने नचाहिने उपाय बताएर पोस्ट सेयर गरेर पाठ होम गरेर भन्दा डाक्टर र सरकारले सल्लाह दिए बमोजिमका नियमलाई पालन गरी आफ्नो आचरण र दैनिकी बदलेर यसको असर कम गराउने र यसबाट छिटो पार पाउन सहयोग गरेर आउने जुनी अशान्ति छ त्यो नै दीर्घ शान्ति हुन्छ जस्तो लाग्छ अमर बहादुर कार्कीको भावना थियो यो यसलाई मैले वाचन गरे मलाई फेसबुक पेज अच्युत घिमिरे बुलबुलमा तपाईँहरूले पठाउनु भएको भावना आज म वाचन गरिरहेको छु र यही क्रममा फणिन्द्र रोशन डकालले अबुधाबीबाट पठाउनु भएको छ र उहाँले सोसियल मिडियालाई स्रोत बनाएर बताएर पठाउनु भएको छ महामारी लकडाउनले सिकाएका पाठहरू भनेर क्रमशः पंक्तिबद्ध रूपमा पठाउनु भएको छ संसारको सबैभन्दा महान दाता किसान रहेछ सबैभन्दा उत्तम कार्य कृषि रहेछ सबैभन्दा शक्तिशाली चिज अन्न रहेछ प्रकृति विरुद्ध कार्य गर्नु मूर्खता रहेछ कृषिबाट नै देश समृद्ध भन्ने रहेछ धनी भन्दा गरिबको भन्दा अर्ग्यानिक खाना उत्तम रहेछ मान्छेलाई प्राय आफ्नै देशमा मर्ने इच्छा हुने रहेछ प्रशोधित पत्रु खानाभन्दा अर्ग्यानिक खाना उत्तम रहेछ बाहिरको खानाभन्दा घरको खाना बढी स्वस्थकर रहेछ मान्छे सवारी साधन बिना पनि हिँड्न सक्ने रहेछ प्रकृतिसँग साइनो गाँसेर बस्न सक्नु नै बुद्धिमानी रहेछ आफू भएसम्म सारा कुरा हुने रहेछ विलासी जीवनभन्दा कर्मशील जीवन राम्रो रहेछ पैसाले जीवन किन्न सक्दो रहेनछ अहमता आडम्बर गर्नु गलत रहेछ पिन्जडामा बस्नुको पीडा व्यक्त गर्न नसकिने रहेछ पृथ्वी सबै प्राणीको साझा घर रहेछ मान्छेलाई सबैभन्दा बढी डर मृत्युसँग हुने रहेछ आफू अनुकूल नहुँदा मान्छेले प्रतिकार गर्न खोज्दो रहेछ अमेरिका शक्तिशाली राष्ट्र बन्नु भ्रम मात्रै रहेछ सोसियल मिडियालाई स्रोत भन्दै फणिन्द्र रोशन ढकालले पठाउनुभएका यी बुदाहरू पनि मैले वाचन गरेँ आजको बुलबुलमा तपाईँका भावनाका साथ नेपाली साङ्गीतिक गजलहरू सुनाइरहेको छु र यति बेला मसँग निशा देसारको आवाज छ लोकार्पण एल्बमबाट राख्दैछु यो गजल बसिरहँ भन्छु तिमीसँगै तर छुट्नुपर्छ गर्नु कसो शरीर त अहिले भारतको आकाशमुनि र भारतकै धरतीमाथि छ तर मन मस्तिष्क बारम्बार उडेर नेपालमै गई बस्न लागेको वर्षौँ भइसक्यो कहिले आफू जन्मेको गाउँमा गई बस्छ कहिले कहिल्यै नदेखेको कालापानी जस्तो ठाउँमा गई बस्छ कहिले गुराँसभित्रको लाली भई बस्छ कहिले डाँफेले थकाई मार्ने डाली भई बस्छ कहिले काली नदी भई बग्छ कहिले शाली नदी भई बग्छ कहिले हिमालमा गई बस्छ कहिले तराईका सिमलमा गई बस्छ तर सधैँका लागि एउटै त्यही माधुर्यमा गइबस्छ जुन सबैका लागि एउटै त्यही चन्द्र सूर्यमा गइबस्छ देश पराधीन हुनु त अझ भयानक प्रकोप हो बाध्यताले भारतको दुर्गन्ध भोगेको शरीरलाई मेरो स्वतन्त्र मन मस्तिष्कसँग भेट गराउने संघर्ष जारी छ धेरैले सान्दर्भिक र समय सान्दर्भिक सन्दर्भहरूलाई ल्याउनु भएको छ बुलबुलमा रात्रि कन्थन शैलीमा मैले भर्खरै वाचन गरेको यो लेखनी मेघ बस्नेतको थियो र लेखेर पठाउनु भएको छ यस्तै खालको अर्को एउटा लेखनी पनि मसँग छ सुरेशमान श्रेष्ठको छ सुरेशमान श्रेष्ठ बालकुमारीबाट लेख्नुभएको छ उहाँ भन्नुहुन्छ मैले लेखेको यो साँचो घटना नै हो र अहिले मेरा बा क्यान्सरसँग लड्दै हुनुहुन्छ र केही महिना भयो पाटन हस्पिटलबाट घरमा आराम गर्दै हुनुहुन्छ भन्दै उहाँले लेख्नु भएको छ रेडियो नेपालको समाचारको धुन ठूलो आवाजले बजेको सुनेर जल्यास बिउजिएँ घडी हेरेको साँझको पाँच नै आँटेको रहेछ अनि याद आयो मैले मेरै मोबाइलको रिङटोनमा रेडियो नेपालको समाचारको धुन राखेको थिएँ टाउको भारी भए जस्तै लाग्यो वरिपरि हेरेँ मेरो वरिपरि ब्ल्याङ्केट गुजमुजिएर बसेको रहेछ कस्तो सपना देखेछु बिस्तारै मन मस्तिष्कमा नाच्न थाल्यो म त मेरा बाको बिहेमा नाच्दै रहेछु आफै देखेर लाज लागे जस्तो भयो दौरा सुरुवालमा सजिएर मस्किँदै बुवा दुलैतिर हेर्दै मुस्कुराउँदै थिए दुलै खोइ कस्तो थिए सपनामा पनि कल्पना गरेको छैन रहेछ जन्ती आउनेहरू प्राय सबै अद्वैंसी थिए मेरै उमेरका पनि थोरै थिए बुढा बा शिरमा भात गाउँले टोपी मिलाउँदै थिए र दुलै मुखै नदेखाए अघिअघि बढ्दै थिएन जब दुवैजना नजिक पुगे त्यही बेला रेडी नेपालको धुन बजेको रहेछ र म भ्युजिएको रहेछु यति सोच्दा सोच्दा हतार म मेरो बाको कोठामा दौडिएँ बा त मजाले सुतिरहनु भएको रहेछ तैपनि खाजा खानुभयो बा भनेर सोधेँ बाले टाउको हल्लाउनु भयो मनमा शान्ति भयो र एक घुटको पानी खाएर सोचेँ साँच्चै यही सपना करिब अठार वर्ष अगाडि विपनामी मैले पूरा गर्न सकेको भए बा आज एक्लै हुनुहुन्थेन होला पत्नी वियोगमा एक्लै ओछ्यानमा लम्पसार परेर सुत्नुहुन्नथ्यो होला अनि क्यान्सरसँग एक्लै लडेर बस्नुहुन्नथ्यो होला आज लाग्छ काश त्यो सपना मैले पूरा गरिदिएको भए सुरेशमान श्रेष्ठको यो भावना वाचन गरेँ मैले अच्युत घिमिरे बुलबुल मेरो फेसबुक पेजमा तपाईँले पठाउनु भएको भावनाहरूलाई आज रात्रि गन्थन शैलीमा प्रस्तुत गरिरहेको छु अब बुलबुलमा अर्को एउटा साङ्गीतिक गजल बजाउने बेला भएको छ धेरैले मन पराउनु भएको यो गजल मलाई पटक पटक बुलबुलमा बजेको यो गजल कसको हो भनेर सोधिरहनुहुन्छ हिजो बेलुकी मात्रै ट्विटरमा मसँग इनबक्समा कुराकानी पनि भयो हिजो राति भुइँचालो गइसकेपछि हामीले थोरै भुइँचालो गएको सन्दर्भमा कुराकानी गरेको थियौँ र अचेल धेरै भयो बुलबुल सुनेको छैन भन्दै हुनुहुन्थ्यो भोलि तपाईँको गजल बजाउँदैछु सुन्नुहोला पनि भनेको थिएँ मैले गजलकार गीतकार साहित्यकार र प्रविधिमा पनि अग्रज व्यक्तित्व करुण थापाको शब्दहरू म अब सुनाउँदैछु म आफैलाई पनि धेरै मनपर्छ यो गजल घरभित्र कोही थियो सङ्घारमा कोही रहेछ थियो सङ्घारमा कोही रहेछ घरभित्र कोही थियो निधारमा कोही रहेछ घरभित्र कोही लागेको थिए मेरो अघि कोही घुस्यो कोही घुस्यो बुझे मैले म भन्दा नि बुझे मैले म भन्दा नि हतारमा कोही रहेछ घरभित्र कोही थियो अन्धारमा कोही लाग्यो मलाई छाया आफ्नै साथ साथ देख्दा आज लाग्यो मलाई छाया आफ्नै साथ साथ देखा आज लाग्यो मलाई देख्दा आज लाग्यो मलाई मेरो पनि आफ्नो भन्ने मेरो पनि आफ्नो भन्ने संसारमा रहेछ घरभित्र कोही थियो सङ्घारमा कोही रहेछ बुलबुल इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कतै नहारिकन कतै सफल हुन सकिँदैन कतै खराब नभइकन असल हुन सकिँदैन बगिरहन्छ जिन्दगी सधैँ सधैँ तल तलैतिर बगिरहन्छ जिन्दगी सधैँ सधैँ तल तलैतिर आकाशको बाटो नरोजी बादल हुन सकिँदैन कतै खराब नभइकन असल हुन सकिँदैन किन गाह्रो मान्छौ जीवनको जटिलतादेखि कतै जटिल नभइकन सरल हुन सकिँदैन कतै खराब नभइकन असल हुन सकिँदैन खोज्छौ जीवन सुन्दर सफा बिना दागको खोज्छौ जीवन सुन्दर सफा बिना दागको हिलोमा नगाडिकन साथी कमल हुन सकिँदैन कतै नहारिकन कतै सफल हुन सकिँदैन कतै खराब नभइकन असल हुन सकिँदैन भीम आवाजको गजल थियो यो यसलाई मैले वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आजको रात्रि प्रस्तुति बुलबुलमा मैले सुमधुर नेपाली साङ्गीतिक गजलहरू बजाइरहेको छु र तपाईँले मलाई पठाउनु भएको रात्रिगन्थन शैलीका भावनाहरूलाई प्रस्तुत गरिरहेको छु कहिले गजल कहिले रात्रिगन्थन शैलीका भावनाहरू प्रस्तुत गर्नु बुलबुलको दिनचर्या जस्तै बनेको छ नियमितता जस्तै बनेको छ हामी अहिले लकडाउनको बेलामा छौँ कोरोनाका कारण सबैजना घर घरमा बसेका छौँ र यति बेला पाहुनासँगको बुलबुल भने मैले तपाईँलाई प्रस्तुत गर्न सक्दिनँ र हामीले तपाईँका भावनालाई गजलहरूलाई प्रस्तुत गर्दै नै जानेछौँ यही क्रममा मलाई धेरै प्राप्त भएका छन् अच्युत घिमिरी बुलबुलमा मैले एउटा स्ट्याटस राखेको थिएँ र बुलबुलको रात्रि प्रस्तुतिका लागि तपाईँको भावनाहरू पठाउनुहोस् भनेर भनेको थिएँ धेरै साथीहरूले पठाउनु भएको छ मैले समेट्न सक्ने जति धेरै समेट्ने उद्देश्यका साथ आइपुगेको छु मसँग गणेश वर्तमानको एउटा भावना छ अब बर्दिया हाल सल्ले ब्यारेक रुकुम पश्चिम भनेर लेख्नु भएको छ साँच्चै पहिला मैले सोच्थेँ आफैसँग भएको बिना खोज्न पनि कस्तुरी दगुर्छ होला र तर दगुर्दो रहेछ आज बुझ्दैछु एक्कासी मिमी mortar M sixteen eighty four millimetre mortar गलिल बोकेको मेरो शरीरको मस्तिष्कले कस्तुरीले जस्तै एउटा शक्ति खोज्दैछ जुन शक्तिले लिपुलेकमा मेरो भूमिमा बनाएको दुश्मनको किल्लामाथि धावा बोल्न सकोस् वीर बलभद्रको सन्तान वीर गोर्खालीको सन्तान भन्न पनि लाज लाग्दैछ मलाई आज कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं गीत गाउँदैमा हाम्रो शिर उच्च नहुने रहेछ आफूसँग तीन सय मात्र सेना र हतियारको नाममा खुडा भाला बाँड मात्रै बोकेको सेना अत्याधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनाको अगाडि कहिल्यै झुकेन गोर्खाली सेना तर आज हामी हतियार सप्तोक भएर पनि झुकिरहेका छौँ नेपालमा म खासमा तिम्रो रक्षक हुँ रक्षक भएर पनि आज मैले केही बोल्न सकेको छैन केही गर्न सकेको छैन मेरो मुखमा विभिन्न खालका ता चाबीहरू राखिएको छ ताला लगाइएको छ चाबी थुतिएको छ र हतियारको एम्युनिसन थुतिएको छ म कसरी बोल्नु आमा तिम्रो शरीर भारत रूपी गिद्धले लुच्दा पनि म टुलु टुलु हेरिरहेछु बिरु पाक्छे भनेर र जनताले बारम्बार भनिरहेछन् सेना केही गरेन भनेर म एम्युनिसन बिनाको हतियारले के गर्न सक्छु र बरु म शहीद बन्छु आमा बरु बस्दिन बिरुपाक्षे भएर गणेश वर्तमानले बर्दियाबाट पठाउनु भएको यो बर्दिया उहाँको घर हाल सल्ले ब्यारेक रुकुम पश्चिममा हुनुहुन्छ उहाँको भावनालाई मैले वाचन गरेँ र अब अर्को भावना छ रूपक अधिकारीको लेख्नुहुन्छ हाम्रो मुलुकमा आमाभन्दा ठूलो डाक्टर कोही पनि छैन आमालाई सबै कुरा थाहा हुन्छ भगवान्ले पनि नजानेको सम्पूर्ण वेद आमाले जानेकी हुन्छन् तर आजको समयमा आवास त उनले पनि पाइनन् यो समयमा हामी आमाको काखमा सुरक्षित हुन चाहन्छौँ हाम्रो चाहना गलत पनि छैन तर हामी किन भुल्छौँ कि आमाको काखमा भन्दा सुरक्षित पनि आजको दिनमा कहीँ छ भने एकान्तवासमा त्यसैले आफ्नो स्थानलाई आमाको काख कल्पना गरौँ हिम्मत मिल्नेछ हिम्मतले सुरक्षाको ग्यारेन्टी गर्दैन तर विश्वासमा कति शक्ति छ हामी सबैलाई थाहा छ आज आफैमा भगवान र आफैमा आमालाई भेट्नुहोस् र सुरक्षित रहनुहोस् हाम्रो संस्कृतिको उपासनाको लागि हामीले प्रण गर्नुपर्छ रोग र भोगसँगको लडाईँमा हाम्रो आस्था र विश्वासले एक दिन अवश्य जित्नेछ सबै मिलेर ओम ध्यान गरौं यो रूपक अधिकारीको भावना थियो यसलाई मैले वाचन गरेँ र अब मसँग अर्को एउटा भावना छ निर्मला केसीको लेख्नुहुन्छ अच्युत सर अब हामीले भागवत गीता पनि बदल्नुपर्ने देखेँ मैले यो देशको माटोको धर्मसँग जोडिएर पशुपतिनाथ पुजिने देवादिदेव महादेव पुज्नुपर्छ कपिल वस्तुमा पुजिने बुद्ध र किराँत धर्म नेपालीको मौलिक धर्म हो जस्तो लाग्छ मलाई बाँकी जे जति पुजिरहेका छौँ कि त दक्षिण रिजाउन कि त पश्चिमालाई रिजाउने कर्म लाग्छ जब अमेरिकाको ट्विन टावरमा आक्रमण भयो त्यसपछि त्यहाँ अमेरिकामा नै जन्मेका सन्तान बाहेक अन्य आगन्तुक नागरिकलाई विशेष राज्यको संयन्त्रमा पद बहाली नगरिने निर्णय गरियो तसर्थ महाभारत घोकिरहने होइन शिवपुराण सुन्नुपर्छ बुद्धत्व ग्रहण गर्नुपर्छ र किराँत धर्मको मौलिकता अँगाल्नुपर्छ यसबाट यो पावन भूमिको रक्षा आफै हुनेछ भन्दै छिरिङ अमरले लेख्नुभएको यो भावनालाई मैले वाचन गरेँ आजको बुलबुलमा रात्रिगन्थन शैलीमा उहाँहरूले पठाउनु भएको भावनालाई मैले वाचन गरेको थिएँ र अब फेरि एउटा साङ्गीतिक गजल सुनाउँछु बुलबुलमा मैले यो क्रममा सुनाउने गजल राजसागरको आवाजको छ घनश्याम पथिकका शब्दहरू छन् अझै बाँकी के के गर्छस् देख्नेहरू भन्छन् अझै बाँकी के के गर्छस् के के गर्छस् के के गल छास के के गर छास अझै बाकी के के गर्छस् भेट्नेहरू भन्छन् हो अझै बाँकी के के गर्छस् भेट्नेहरू भन्छन् माया भन्दा भन्दै मर्छस् भेट्नेहरू भन्छन् अझै बाँकी के के गर्छस् पाइस किन नबुझेको फुलदिस पत्थर पाइस किन नबुझेको फुलदिस पत्थर पाइस किन नबुझेको फुलदिस पत्थर पाइस किन नबुझेको हो दिस पत्थर पाइस दिस पत्थर पाइस किन नबुझेको दिस पत्थर पाइस किन नबुझेको अझै कति अझै कति तला झर्छस् भेट्नेहरू भन्छन् हो माया भन्दा भन्दै मर्छस् भेट्नेहरू भन्छन् अझै बाँकी एउटा प्रेमी पागल भई ढल्दैछ रे साथी एउटा प्रेमी पागल भई ढल्दैछ रे साथी उस्तो त घमण्ड हुँदैन फुस्रो अहंकार हुँदैन उस्तो त घमण्ड हुँदैन फुस्रो अहंकार हुँदैन खरे जस्तो ती नदीहरूलाई केही हतार हुँदैन जसले जसरी बयान गरोस् सब बगबास हो अक्सर जिन्दगीको निश्चित आकार प्रकार हुँदैन खरे जस्तो ती नदीहरूलाई केही हतार हुँदैन रूपको घमण्ड गर्नेहरूले यसरी बयान गरिदिए रूपको घमण्ड गर्नेहरूले यसरी बयान गरिदिए अब कुरूपहरूलाई प्यार गर्ने अधिकार हुँदैन खरे जस्तो ती नदीहरूलाई केही हतार हुँदैन पैसाले मान्छे बनायो या मान्छेले पैसा बनायो पैसाले मान्छे बनायो या मान्छेले पैसा बनायो प्रश्न किन सबैबाट सबैलाई समान व्यवहार हुँदैन उस्तो त घमण्ड हुँदैन फुस्रो अहंकार हुँदैन खरे जस्तो ती नदीहरूलाई केही हतार हुँदैन बर्दियाका रमेश विकल्पको गजल थियो यो यो गजल मैले वाचन गरेँ बुलबुलमा आज हामी तपाईँले रात्रिगन्थन शैलीका लेखेर पठाउनुभएका भावनाका पंक्तिहरू वाचनका साथ सुमधुर नेपाली साङ्गीतिक गजलहरू सुनिरहेका छौं यति बेला वसन्त क्षितिजको लेखनी छ साह्रै राम्रो रात्रिगन्थन लेख्ने कलमको रूपमा चिन्दछु मैले वसन्त क्षितिजको कलमलाई पहाड़ मौन छ बादल चलायमान बादलको चञ्चल मिलनबाट मात्र वर्षा हुन्छ अनि मात्र पहाड़मा हरियाली थपिन्छ यहाँ सबै उल्टो छ भगवान्लाई मन्दिरमा कैद गरेर उल्टै वरदान माग्छौं नेता आफ्नो बारेमा सोच्ने घेराबन्दीमा छ जनता देश विश्व र पार्टी नबिग्रेको हेर्ने बन्दी छ घरमा ईश्वर मानेर भोट पाउनेहरू रक्षानमा मस्त छन् किरा झैं लाग्छ देश र सिमानाको जिम्बा अरूकै हो देश चलाउने म्यान्डेट पाएकाहरू चुपचाप छन् दैव भरोसा रहने आशा उहाँले यी पङ्क्तिहरू छोटकरीमा लेखेर पठाउनु भएको छ र मलाई लामो गरी छुट्टै रात्रिगन्थन पठाउनु भएको छ म कुनै बेला अर्को बुलबुलमा प्रस्तुत गर्ने नै छु उहाँको रात्रिगन्थनलाई गीतु गैरेले नवलपरासीबाट पठाउनु भएको छ ऊ र म शीर्षकमा सायद कसैलाई सन्देश छ यसमा र मैले अब साङ्गीतिक गजल बजाउनुभन्दा अगाडि उहाँको यो सन्देशात्मक शैलीको रात्रिगन्थन प्रस्तुत गर्छु ऊ र मसँगै मेडिकल पढ्ने साथी साथी नै पनि होइन जस्तो लाग्थ्यो होला यदि फेसबुकमा साथी नभएको भए कारण ऊ मसँग बोल्दैन म नि उसँग बोल्दिनँ सायद केहीमा काम नै पर्दैन फेरि बोल्नलाई कारण चाहिन्छ भन्ने पनि त छैन त्यो पनि साथीसँग उसको र मेरो भेट दिन दिनौ हुन्छ कलेजमा भेट हुन्छ देखादेख मात्र तर थाहा छ उसले चाहिँ मलाई देख्दैन कि म अरू सबैसँग बोल्छु केटा साथीसँग पनि मात्र ऊसँग बोल्दिनँ किन बोल्दिनँ म आफैलाई थाहा छैन साथीसँग बोल्न नि कारण चाहिन्छ र जे बाहनामा बोल्दा नि हुन्छ त तर मलाई बाहना बनाउन नै आएन साथी जोसँग बोल्न त बाहना नै चाहिँदैन कुनै कारणको जरुरत पर्दैन हामी बकबास कुरा गर्छौँ समय बाँड्छौँ दुःख सुख साट्छौँ साथी जो हरेक समयमा फरक बन्छन् आफूभन्दा निकै फरक तर पनि समयअनुसार उस्तै बनिदिन्छौँ साथीको लवज अनि बानी सिक्छौँ थाहै नपाएँ जीवनको महत्वपूर्ण र रमाइलो समय हामी साथीसँगै बिताउँछौँ साथी जसको साथ बिना हामी अधुरा छौँ कसैसँग व्यक्त गर्न नसकेको कुरा साथीसँग व्यक्त गर्न सक्छौँ साथी जीवनको एउटा अभिन्न हिस्सा हो तर म भने साथीसँग बोल्न डराउने मान्छे के थाहा ऊ साथीभन्दा माथि पो हो कि नवलपरासीबाट गीतु गैरेले ऊ र म शीर्षकमा लेखेर पठाउनु भएको यो भएका त्रिगन्थन शैलीको भावनालाई पनि वाचन गरेँ मैले र अब यति बेला फेरि एउटा साङ्गीतिक गजलको समय भएको छ र मैले गजल राख्दैछु ऊ र म शीर्षक राखेर पठाउने साथीले जे पठाउनु भयो गीत गैरीले जसको लागि यो सामग्री लेख्नुभयो त्यो सामग्री मैले उहाँलाई यो गजल समर्पण गर्दछु जति चले तीर सबै यही छातीले छेक्दै आए फेरि राजसागरकै स्वरमा जति चले तीर सबै यही छातीले छेक्दै आए जति चले तीर सबै यही छातीले छेक्दै आए ए छातीले छेक्दै आए ए छातीले छेक्दै आए फुल टिप्नलाई एउटा फुल टिप्नलाई एउटा फुल टिप्नलाई सयौँ काँडा टेन्दै आए एउटा फुल टिप्नलाई सयौँ काँडा टेन्दै आए गति चले तिर सबै त भन्थे तर चलती मन्दिरमा देउतालाई फुले पूजा गरे जस्तै मन्दिरमा देउतालाई मन्दिरमा देउतालाई फुलले पूजा गरे जस्तै जहाँ तिम्रो तस्बिर देखे जहाँ दिल फेर्दै आए जहाँ तिम्रो तस्बिर देखे यहाँ दिल फेर्दै आए जति चले तिर सबै हौस् त यिनै सामग्री र तपाईँले अचुत घिमिरे बुलबुल फेसबुक पेजमा लेखेर पठाउनु भएको स्ट्याटसमा गर्नुभएको कमेन्ट थियो जुन रात्रिगन्थन शैलीमा पठाउनु भएको थियो तिनीहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी बुलबुल विदा माग्ने तर्खरमा छौं बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँले आफ्ना गजलहरू वा अरू सामग्रीहरू इमेल गरेर पठाउन सक्नुहुन्छ जाँदा जाँदै ह्यारिसबर्ग पेन्सिल्भानियामा बस्दै आउनुभएका झापा नेपाल घर हुनुभएका अभि बाबुको गजल वाचन गर्दै शुभरात्रि भन्छौं नासिँदैछ आफै संसार भन्ने सुनेपछि नासिँदैछ संसार आफै भन्ने सुनेपछि जताततै मृत्यु बार बार भन्ने सुनेपछि निराशाले छाती पोल्छ निद्रा पर्दो छैन निराशाले छाती पोल्छ निद्रा पर्दो छैन वैज्ञानिकको भयो रे हार भन्ने सुनेपछि जताततै मृत्यु बार बार भन्ने सुनेपछि दुख्छ मन झर्छ आँसु राहत सम्झिएर दुख्छ मन झर्छ आँसु राहत सम्झिएर खाना छैन मेरो सरकार भन्ने सुनेपछि जताततै मृत्यु बार बार भन्ने सुनेपछि विष किन्ने पैसो छैन डोरी खोजिरहेछौँ विष किन्ने पैसो छैन डोरी खोजिरहेछौँ छैन अब बाँच्ने आधार भन्ने सुनेपछि नासिँदैछ आफै संसार भन्ने सुनेपछि जताततै मृत्यु बार बार भन्ने सुनेपछि बुलबुल एउटा इरानी चरा बुलबुल